सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्डजोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो हजुर यस अर्पण साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको दिउँसो दुई बजेको अर्पण समाचारमा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 नरेन्द्र मोदी साउनको तेस्रो हप्ता नेपाल आउनुहुने भएको छ दुई देशबीच वृहत छलफल र नेपालसँगको सम्बन्ध विस्तारका लागि मोदी मोदी अगस्तको पहिलो हप्ता नेपाल आउन लाग्नु भएको भारतको पत्रिका दि टेलिग्राफले जनाएको छ पहिलो रोजाई भुटान र दोस्रोमा जापानको भ्रमण गर्न लाग्नुभएका मोदीले तेस्रो रोजाईमा भने नेपाललाई पार्नु भएको हो मोदीको भ्रमण टोलीमा विदेश मन्त्री सुषमा स्वराज राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव सुजाता सिंहसहित केही मन्त्री हुने सम्भावना रहेको समाचारमा उल्लेख गरिएको छ मोदीको शपथ ग्रहणमा सहभागी हुन गएका बेला प्रधानमन्त्री सुशील कोइरालाले नेपाल भ्रमणको निम्त दिनुभएको थियो सन् उन्नाइस सय सन्तानब्बे पछि भारतका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि भोलि साँझ आठ बजे अमेरिका आउनुहुने भएको छ प्रधानमन्त्रीसँगै निजी चिकित्सक प्राध्यापक डाक्टर करवीर नाथ योगी कङ्ग्रेस नेत्री मृदुला कोइराला अतुल कोइराला र सुरक्षा गार्ड प्रकाश देउजा समेत अमेरिका जाने प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभएको छ भोलि साँझ इतिहाद एयरवेज मार्फत अमेरिकातर्फ प्रस्थान गर्नुहुने बताइएको छ प्रधानमन्त्री कोइरालाले असार पाँच गते म्यानहट स्थित इसरोल क्याटरिङ क्यान्सर अस्पतालमा स्वास्थ्य चेक जाँच गराउनुहुने बुझिएको छ चीन कुनमिन भ्रमणपछि स्वदेश फर्के लगत्तै स्वास्थ्य परीक्षण गर्दा फोक्सोमा दाग देखिएपछि कोइराला उपचारका लागि अमेरिका जान लाग्नु भएको हो फोक्सोमा सानो दाग देखिएपछि कोइरालालाई चिकित्सकहरूले समय मिलाएर उपचारका लागि अमेरिका जान सुझाव दिएका छन् व्यवस्थापिका संसदमा पूर्व बजेटमाथि छलफल सुरु भएको छ अस्तिदेखि सुरु भएको छलफलमा आज पनि सभासदले आफ्नो भनाइ राख्ने बताइएको छ संविधान सभा भवन नयाँ बानेश्वरमा दिउँसो तीन बजे बस्ने बैठकमा सभासदहरूले भनाइ राख्ने बताइएको छ आगामी आर्थिक वर्षको बजेट आउनु पूर्व त्यसको तयारीका क्रममा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री रामशरण महतले राख्नु भएको प्रस्तावमाथि छलफल सुरु भइसकेकाले आज पनि त्यस विषयमा थप छलफल हुन लागेको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले भित्र केही व्यक्ति सिन्डिकेट हाबी हुँदै गएको बताउनु भएको छ प्रेस चौतारी नेपाल उदयपुरले गाईघाटमा आज बिहान गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो पार्टीलाई नयाँ दिशा दिने र लाने भन्दा पनि अहिले गुटबन्दी गरेर कसैलाई पाका लगाउन सिन्डिकेट बनाउने र गुटबन्दीको राजनीति सुरु भएको र यो पार्टीका लागि हानिकारक हो पार्टीको आगामी नौ अधिवेशनमा आफूले अध्यक्ष पदमा एक कार्यकालका लागि उम्मेदवारी दिने र त्यसो हुन नसके दुई हजार छत्तिस सालपछिका युवा पुस्तालाई पार्टी हस्तान्तरण गर्न आफू तयार रहेको नेता नेपालले बताउनु भएको छ वर्तमान सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको पद बाँडफाँड राजनीतिक नियुक्तिमा नै अलमल भएको पनि उहाँले आरोप लगाउनु भएको छ तर संविधान निर्माण गर्ने कार्य भने निरन्तर अगाडि बढिरहेकाले माघ आठ गते संविधान जारी हुने नेता नेपालले बताउनु भएको छ उहाँले यी माओवादीले पनि आफ्ना पुराना अडान छाड्दै गएका कारण पनि अब समयमा नै संविधान निर्माण हुने दावी गर्नुभयो नेपाल भ्रमणमा रहनुभएकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री तथा नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सुचीले आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ सुकीले मायादेवी मन्दिरमा पूजा अर्चना तथा प्रार्थना गर्नुभयो भने लुम्बिनीका विभिन्न बिहारको पनि अवलोकन गर्नुभएको छ सुकी आजै कङ्ग्रेस नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने रात्रिभोजमा सहभागी हुनुहुने बताइएको छ लुम्बिनीबाट फर्किएपछि उहाँलाई आजै दिउँसो काठमाडौँमा नागरिक अभिनन्दन गरिने कार्यक्रम पनि तय भएको छ त्यस्तै गरी उहाँले सुन्दरी कैचलस्थित बिपी कोइराला संग्रहालयको पनि अवलोकन गर्नुहुने बताइएको छ पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणको पहिलो चरणको काम सुरु हुने भएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गर्न लागेको पूर्व पश्चिम रेलमार्गको पहिलो खण्ड अन्तर्गतको सिमरा बर्दिवास खण्डको काम आजदेखि सुरु हुने भएको हो मन्त्रालय माताहतको रेल विभागले निर्माण गर्ने रेलमार्गको सिमरा बर्दिवास खण्डको कुल एक सय पाँच किलोमिटर खण्डमध्ये पहिरो पाँच किलोमिटर खण्डको निर्माण कार्य सुरु हुँदैछ हाल सर्लाहीको लालबन्दीसम्म पाँच किलोमिटरका लागि टेन्डर आह्वान भई निर्माण कार्य सुरु हुन लागेको हो तीन खण्डमा निर्माण गरिने रेलमार्गमा पहिलो खण्डको दुई किलोमिटरको लागि नौ करोड रुपैयाँमा दिवा गजुरमुखी समानान्तर जेभीले ठेक्का पाएको हो रेलमार्ग द्रुत विद्युतीय रेलमार्ग हुने रेल विभागको भनाइ छ मेची महाकाली विद्युतीय रेलमार्गमा एक सय छवटा स्टेसन राखिनेछ भने रेलको गति एक सय साठी किलोमिटर प्रति घण्टा हुने विभागले जानकारी दिएको छ सत्तरी अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएकाले रेलमार्ग मेचीको काकडभित्तादेखि महाकालीको गड्डा चौकीसम्म निर्माण गरिने पनि बताइएको छ युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले समयमै संविधान निर्माण गर्नु एमालेको लक्ष्य भएको बताउनु भएको छ एमाले चुनाव प्रचार प्रसार समिति चितवन क्षेत्र नम्बर चारले आज बिहान फुलबारीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले एमालेको सम्पूर्ण ध्यान संविधान निर्माणमा केन्द्रित भएको पनि बताउनु भएको छ दोस्रो संविधान सभाले पनि संविधान दिन नसके मुलुक सङ्कटमा फस्ने बस्नेतको तर्क छ उहाँले उपनिर्वाचनमा भोट किन्ने षड्यन्त्र हुन सक्ने भन्दै त्यसतर्फ चनाको हुन मतदातासँग आग्रह गर्नुभयो भएको छ कार्यक्रममा एमालेका केन्द्रीय सदस्य झिल्लु तिवारीले विगतको इतिहासलाई भत्काउँदै एमाले अगाडि बढेकाले चितवन क्षेत्र नम्बर चारमा एमालेको जित सुनिश्चित भएको बताउनुभयो त्यस्तै गरी चुनावी सभामा एमाले उम्मेद्वार पार्वती रावलले क्षेत्र नम्बर चारमा आफ्नो जित निश्चित भएको दावी गर्नुभयो पूर्व अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले सानातिना विकास आयोजनाहरू केन्द्रले हेर्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनु भएको छ काठमाडौँमा आज भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यसो भए मात्रै विकासको कामले तीव्रता पाउने बताउनु भएको छ उहाँले रातो किताब भाग दुईमा परका करोड मुनिका विकास कार्यक्रमहरू स्थानीय निकायको नियन्त्रणमा ल्याउन वर्तमान सरकारको पहल जरुरी भएको पनि बताउनु भएको छ आर्थिक विकास र संविधान सभाको काम फरक फरक भएकाले अब आर्थिक विकास तथा सामाजिक रूपान्तरणको मुद्दामा अल्मलिन नहुने पूर्व मन्त्री कोइरालाको भनाइ छ सो अवसरमा उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंह लोकतन्त्रको स्थायित्वका लागि सामाजिक सङ्घ संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनु भएको छ उहाँले सामाजिक सेवा का क्षेत्रमा विशिष्ट योगदान दिएका विभिन्न क्षेत्रमा क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान पनि गर्नुभयो अबको तिन चार दिनभित्र मनसुन सुरु हुने सङ्केत देखिएको छ मनसुन भुटान हुँदै सिक्किमसम्म आइपुगेको र अब नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद राजु प्रधानाङ्गले बताउनु भएको छ उहाँका अनुसार ढिलोमा तिन चार दिन मनसुन सुरु हुने सङ्केत देखिएको छ सामान्यतया जुन दसको आसपासमा मनसुन सुरु हुने भए पनि ढिलाइ भएको छ नेपाल लगायत दक्षिण एसियाको विभिन्न स्थानमा देखा पर्ने मनसुनको उत्पत्ति हिन्द महासागरबाट हुने गर्दछ गर्मीयामको बेला दक्षिण एसियाको भूभाग र यससँग जोडिएको बङ्गालको खाडी अरब सागर र हिन्द महासागरको सतहको पानी आसमान रूपमा तात्ने कारणले देखा पर्ने मनसुन हिन्द महासागरबाट दक्षिण एसियामा बहने सिलसिलामा दक्षिण पश्चिम दिशाबाट भारत भारतको केरला राज्यमा प्रवेश गर्ने गर्दछ त्यहाँबाट उत्तर पूर्वतिर बहँदै भारतको विभिन्न ठाउँमा मनसुन देखा पर्ने गर्छ र त्यहाँबाट बङ्गालको खाडीको बाटो हुँदै बङ्गलादेशतिर प्रवेश गर्छ यही मनसुनी वायु दिशा परिवर्तन हुँदै दक्षिण पूर्वी दिशाबाट नेपालको भूमिमा प्रवेश गर्छ मनसुन प्रवेश गर्न ढिलाइ हुँदा त्यसभर गर्मी बढेको छ अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ वैद्य माओवादीसँग छिट्टै पार्टी एकता हुने ए माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति तपाईँको विचार के छ ए प्रयास गरे होला पनि बी मनको लड्डु घिउसँग खानु र सी वैद्य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 मात्रै चुनावी प्रतिस्पर्धामा रहेका छन् प्रतिस्पर्धामा पूर्व विदेश मन्त्री समेत रहेका अब्दुल्ला अब्दुल्ला र विश्व ब्याङ्कका पूर्व अर्थशास्त्री असरफ गनी चुनावी मैदानमा रहेका छन् चुनावका बेला सुरक्षा व्यवस्था कडा पारिएको बताइए पनि चुनावका क्रममा भएको हिंसामा कम्तीमा भन्दा बढीको मृत्यु भएको छ हिजो भएको राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदानमा देशभर सुरक्षा व्यवस्था कडा पारिएको भनिए पनि विभिन्न ठाउँमा आतंकवादी हमला भएको अधिकारीहरूले बताएका छन् र अन्तमा खेल समाचार विश्वकप फुटबल अन्तर्गत आज बिहान सम्पन्न भएको खेलमा आइभरी कोस्ट इटली र कोष्टारिका विजयी भएका छन् भने गैरातीको खेलमा कोलम्बियाले विश्वकपमा विजयी सुरुवात गरेको छ बिहान साढे आठ बजे सम्पन्न खेलमा आइभरी कोस्टले जापानलाई दुई एक गोल अन्तरले पराजित गर्यो भने बिहान सम्पन्न खेलमा इटलीले इङ्ल्यान्डलाई दुई एक गोल अन्तरले नै पराजित गर्यो त्यस्तै आज बिहानको खेलमा कोष्टारिकाले उरुग्वेलाई पराजित गरेको छ कोष्टारिकाले उरुग्वेलाई तीन एकले पराजित गरेको हो दुई पटकको विश्वकप विजेता उरुग्वेलाई पराजित गरेर कोस्टारिकाले अप्रत्याशित जित हात पारेको छ गैरातीको खेलमा कोलम्बियाले क्रिसलाई तीन शून्य गोल अन्तरले पराजित गरेको हो विश्वकप फुटबल अन्तर्गत आज राति र भोलि बिहान थप तीनवटा खेल हुँदैछ राति पाउने दस बजेपछि हुने पहिलो खेलमा इक्वेडर र स्विजरल्यान्ड तथा राति पाउने एक बजेपछि हुने दोस्रो खेलमा फ्रान्स र होन्डुरस भिड्ने भएका छन् प्रतियोगिता अन्तर्गत भोलि बिहान पाउने चार बजेपछि हुने तेस्रो खेलमा अर्जेन्टिना र बोस्निया एन्ड हर्जगोभिया बीच प्रतिस्पर्धा हुनेछ तुलनात्मक रूपमा हर्जगोभिया भन्दा अर्जेन्टिना बलियो टिम मानिन्छ दिउँसो दुई बजेको अर्पण समाचारबाट बिदा हुनुअघि मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउनको तेस्रो हप्ता नेपाल आउँदै दुई देशबीच सम्बन्ध विस्तारका लागि वृहत छलफल हुने पार्टीभित्र केही व्यक्तिको सिन्डिकेट हाबी हुँदै गएको एमालेका वरिष्ठ नेता नेपालको आरोप पार्टीका लागि हानिकारक भएको भनाई अफगानिस्तानमा भएको दोस्रो चरणको राष्ट्रपति चुनावमा साठी प्रतिशत मत खसेको अनुमान चुनावका क्रममा भएको हिंसामा कम्तीमा पचास बढीको मृत्यु र विश्वकप फुटबलमा इटली आइभरी कोस्ट कोस्टारिका र कोलम्बिया विजयी भोलि बिहान अर्जेन्टिना र बोस्निया भिड्ने हस्त दिउँसो दुई बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार